नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकाको यो श्रृङ्खलामा कार्यक्रम रोजाइमा लोक भाकाको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ राज र मसु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको यो श्रृङ्खलालाई सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी मङ्गलबार र बिहिबारको बसाईमा उपस्थित हुने गर्छौँ र तपाईँ पनि आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र हामी कार्यक्रम लिएर बिहिबार र मङ्गलबारको बसाइमा उपस्थित हुन्छौँ अपरान्न चार बजी अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ फटाफट डायल गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र तपाईँले नै रोज्नुभएका तपाईँले नै मन पराउनुभएका लोकदोरी भाकालाई हामी कार्यक्रममा स्थान दिन्छौँ र मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ र तपाईँ आफूलाई मनपर्ने लोकदोरी भाका रोजेर आफ्ना आफन्तजन घर पुऱ्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देशहरू पनि राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र कार्यक्रम रोजाइमा फाकाको व्यवसायमा आजको बिहिबारमा पनि उपस्थित भएका छौँ अपरान्न चार बजी घरपण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ र त्यसपछि विदा भएर जान्छौँ र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ समूहजी के कसरी बिताइरहनु भएको छ दिनहरू शीतल महसुस गरिरहनु भएको छ अनि खाजा खानु भयो कि नै हुन्छ आज कार्यक्रम आउनु भएको छ कुन भाका रोज्न चाहनुहुन्छ सम्झनाका कसको लागि धन्यवाद हामी विष्णु दाईको लागि यहाँ हुन्छ लागि मलाई लागि हुन्छ कार्यक्रममा आउनु खुसी लाग्यो म छुट्टिन्छौँ नमस्कार बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा गर्छ हिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन उकालेर ओराले गरी पर्छ सहर पसी उनकै घर हाँस्दा बस्दै मायामा फसेको मायालु सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन ठुलो भन्न पाउँदिनौ र गरेर गरिराख्नु पर्छ हिलो भन्न पाउँदिन ठुलो भन्न पाउँदैन उकाले र ओराले गरेर राख्नुपर्छ मलाई त सहरिया भन्छ पूर्णकला ऋषि अनि गणेश पौडेलको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा यो भाकालाई रोज्नु भएको थियो वीरनगरबाट आउनुहुने सबिनाले तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लोकदोहोरी भाका रोज्न चाहनुहुन्छ आफ्ना आफन्त इष्टमित्रलाई सुनाउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार नमस्कार मेघनाथजी के छ तपाईँको नानी अनि खासै खानु भयो कि नै हुन्छ कार्यक्रममा आउनुभएको छ कुन भागहरू रुच्न चाहनुहुन्छ आज अरे मैले त्यहाँ भनिसकेको छु डाली मेजो तर्ली टेक्रे भन्ने गीत मैले भनिसकेको छु विशेष त हजुरलाई मेरो अर्पण परिवारलाई मेरो घर परिवार मेरो साथीभाइहरू र मलाई मेघनाथ नबने भनेर चिन्नु चिन्नु नचिन्नु सम्पूर्णको लागि हुन्छ मेची कार्यक्रममा आउनु खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार नमस्कार त्यसै त्यसै मनमोरे कागल यो मनमोरे बल्ला पैसा चढेको थाहा भयो काले नौलो छोरीले टाढाको बाटो बधाउँदै गएको मायालाई देखेर मथोडे कहाँ गयो मथोडे कहाँ बल्ला पैसा चढेको थाहा भयो काले नौलो छोरीले यो चरीले टेकेर निकै नै रमाइलो लुकदोरी भएका थियो रनबाबाट आउनुहुने मेघनाथ नेउपानेले आफ्नो रोजाइमा रोजेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी रमाइला लुकदोरी भाका रोज्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते हजुर म पदमबाट रक्सी पदमपुरबाट रसिद बाबु हजुर रसिदजी के कसरी बित्यो तपाईँको दिन आज बसी बसौ भन्नु पर्यो शीतल महसुस गरी पनि रहनु भएको छ हुन्छ कार्यक्रम लानु भएको छ कुन भएको रोज्न जानुहुन्छ हुन्छ कसको लागि सम्झना सन्देश हजुर मेरो दादा रमणवागले हजुर अनि बहिनी रश्मिता लामिसाने ऋषिका लामिसाने भाइ रिद्ध ऋषभ लामिछाने लगायत मलाई रसिक लाग्यो भनेर चिन्ने नचिन्ने सम्पूर्ण हुन्छ रसिकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार नमस्ते Thank you. आउँदै पानी पर्यो झन्डै शरीर भिजो लुदी घर यादै रोगो किन आइनौ हिजो झम झम तर्कियो पानी झोकायो छाताले छेके पानीको निकै नै रमाइलो लुकदोरी भएका झमझम दर्कियो पानी पदमपुरबाट आउनुहुने रसिब वाकले आफ्नो रुचाइमा पारेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ र कुनै कोही मित्र हुनुहुन्छ फेरि पनि आफूलाई मनपर्ने लोकदोरी भाका रोज्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मकनपुरबाट के भन्नुभयो भूमिका भूमिकाजी के कस्तो छ मकनपुरतिरको नयाँ नौलो खबर मकनपुरतिरको छोरा एकदम ठिक छ हो दाजु आज खाने एकदमै मिठो खाने दिन अब यसो तयार गर्दैछ भुतलाई घर बनाउँदै त्यसो तयार गर्दै हुनुहुन्छ हजुर हजुर आज बेलुका अब बाह्र वर्षको लुटो बाह्र वर्ष होइन बाह्र महिनाको लुटो खानु सक्छ अरे के अब परम्परागत रीतिरिवाज हुन्छ आज कार्यक्रममा आउनु भएको छ कुन भाका रोज्न चाहनुहुन्छ भूमिकाजी साउन एक गते है साउन सङ्क्रान्तिको अवसरमा सम्पूर्ण साथीहरूलाई हेप्पी सङ्क्रान्ति भन्दै यो गीत चाहन्छु नमस्कार अहिले छुट्टिन्छौँ हस् नमस्ते मार्ने जस पनि हरायो भयो आधी झोपन मायालाई भयो होस् पनि हरायो आँखै मार्ने जस पनि हरायो फुल फुलेर पायाले भयो फुल र पायाले भयो आधी जो हाँस खेल्दै गयो आधी जोबन भयो जो भयो गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको पर्दो साथी SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पुरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज न्याट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षाहरू सेवाहरू ग्यारेन्टीका साथ सञ्चालन क्या भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धी जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब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 म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरू लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा का सामान पाइनुका साथै का साथ सम्पूर्ण घर रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM K Chitwan dot कम मनोरञ्जन केन्द्र पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दु टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस एकैछिनको विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोकभाकाको यो श्रृङ्खलामा कार्यक्रम रोजाइमा लोकभाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोजेर आफ्ना आफन्तजन घरपुरा लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देशहरू पनि राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर तपाईँहरूले छिटो छिटो फटाफट डायल गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको आजको दिन रहेको छ साउन सङ्क्रान्तिको दिन पनि रहेको छ आफ्ना आफन्तजन घर परिवारलाई सम्झना सन्देश पनि अगाडि बढाउन सक्नुहुनेछ कार्यक्रममा आएर आफूलाई मनपर्ने लोकदोरी भाकाहरू रोजेर आफ्ना साथीभाइ इष्टमित्रहरूलाई पनि सुनाउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र तपाईँले कार्यक्रम सुन्न सक्नुहुनेछ हरेक साताको दुई दिन मङ्गलबार र बिहिबार बिहिबारको व्यवसायमा पनि उपस्थित छौँ हामी हामी अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ र त्यहाँबाट विदा भएर जान्छौँ तपाईँलाई मनपर्ने लोकदोरी भाका रोज्न मन लागेको छ भने कार्यक्रममा आउन सक्नुहुनेछ किनभने अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ र हामी जम्मा एकजना मित्रलाई मात्रै लिन्छौँ कार्यक्रममा छिटो छिटो फटाफट डायल गर्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र तपाईँलाई कार्यक्रममा मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँको त्यो थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ र यो शीतलको मौसममा झन् अलिकति शीतल थप्न हामी कोसिस गरिराखेका छौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर आज यो साउनको पहिलो दिन पनि रहेको छ साउन सङ्क्रान्ति र त्यसको शुभकामना पनि आफ्ना आफन्तजन घर परिवारलाई दिन चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ र अब पनि कार्यक्रमबाट विदा माग्नुपर्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तिनजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रुजाइमा लोकभाका व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथी हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट सबिना रङ्गपुरबाट मेघनाथी नेउपाने पदमपुरबाट रसिब वाकले अन्तिममा फोन गर्ने साथी मकनपुरबाट भूमिकाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र जिन्जेलसम्म मेरो आवाजलाई रेडियो सिल्समा पुर्याउने प्राविधिक मित्र राजप्रति विशेष आभारी छु र तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवस पनि कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायबाट एउटा मिठो लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि छोड्दै ओजेल पर्छु नमस्कार जीवन कति सुखमायाको पुजारी अझै पनि तिम्रै अर्पण एक सय चार थोप्लो पाँच मेगा हल तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ